गर्दै समय बितेको पनि पत्तै नहुने भोक लागिसक्यो खाजा खान कतै जाउँ न है खाजा त खाने तर सधैँ चाउमिन र मोमो मात्र कति खानु ल मैले चाउमिन मोमो बाहेक अरू खाजा खुवाउँछु नि त्यो पनि बर्गर कर्नर विथ बेकरी क्याफेमा सेवाहरू स्पेसल बर्गर पिज्जा केकका आइटमहरू पेस्ट्री पास्ता बिरयानी पान्ठा सेट खाजाका सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ सम्पर्कका लागि फोन शून्य अठसट्ठी चार बाह्र एक सय नब्बे मोबाइल सन्तानब्बे एकचालिस सत्तरी त्रिहत्तर उनातिस proprietor Sangeet Thapa burger corner with bakery cafe Galkot नगरपालिका तिन हटिया बजार गलकोट स्क्वायर हाउसको पहिलो तला गलकोट बागलुङ अब समाचार विस्तारमा गलकोटमा रहेका घट्ट लोप भएका छन् केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट अहिले लोप भएका हुन् गलकोट नगरपालिकाका स्थानीय खोलाका पानीबाट चल्ने घटमा स्थानीयवासीले गहुँ कोदो चामल मकै र फापर लगायतका अन्न पिसानी गर्दथे तर अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रमा पानी घट्न हुन थालेको गलकुत नगरपालिका वार्ड नम्बर एकका दुधिला भाटीका क्याप्टेन लिलबहादुर खत्रीले बताउनु भयो गलकुतको दुधिला भाती हरिजल मलमा काँडेवास लगायतका विभिन्न ठाउँमा रहेका पानी घट्ट विस्थापित बनेका हुन् घट्ट नयाँ प्रविधि साथ सञ्चालन हुन थालेपछि लोप हुन थालेको स्थानीयवासीको भनाइ छ पहिले पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट धनीलाई दिने चलन थियो तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल ठाउँ ठाउँमा बनेपछि पानी घट्ट परेको गर्नेको संख्या घटेको छ सबै जसोले आधुनिक घट्टबाटै कुटाने पिसानी गर्ने गरेका छन् मिलमा कुटाने पिसानी गरे बापत प्रति किलोको रो दुईदेखि चार रुपियाँसम्म रकम दिनुपर्ने गरेको पाइन्छ घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको र तर मिलमा भनेकै समयमा कुटानी र पिसानी हुने भएकाले पानीको घट प्रयोग गर्नेको संख्या घट्दै जाँदा घट्ट बन्द गर्नुपर्ने अवस्थामा पुगेको स्थानीयको भनाइ छ तर घट्टबाट पिसानी गरिएका अन्नको पिठो स्वास्थ्यका लागि अति नै लाभदायक मानिने गरेको जानकारीहरूको भनाइ छ जनजागृति माध्यमिक विद्यालय गलकुट नगरपालिका वार्ड नम्बर आठ काँडेभासमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ शिक्षक कक्षा दसका विद्यार्थी र अभिभावकको उपस्थितिमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिएको हो कार्यक्रममा फागुनको दोस्रो हप्तादेखि दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्ने चैत्र एक गतिदेखि दिवा हस्टेलको सञ्चालन साथै अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ कार्यक्रममा जनजागृति माध्यमिक विद्यालयका प्रधान तेजेन्द्र बुढाथोकीले विद्यार्थी साथै अभिभावकहरूले राखेका जिज्ञासाहरूको जवाफ दिनुभयो भएको थियो त्यस्तै उहाँले कोरोना भाइरसको कारणले शैक्षिक सत्रमा परेको असर पहिलो तराई मासिक परीक्षाको शैक्षिक उपलब्धि स्तर र आगामी वर्ष हुने एसईलाई ध्यानमा राखी विद्यालयले सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो कार्यक्रममा अभिभावक तर्फबाट रूपा परियार इन्दुप्रसाद खरेल र विद्यार्थीको तर्फबाट ललिता कडेलले मन्तव्य भएको थियो त्यस्तै आज कक्षा छदेखि आठको चार टिम र नौदेखि बाह्रको चार टिमबीच अन्तर सदनात्मक छात्रा फुटबल प्रतियोगिता सञ्चालन भएको छ खेलमा निमा निमावि तहतर्फ निलो सदन प्रथम र हरियो सदन दोस्रो र माध्यमिक तहतर्फ रातो सदन र हरियो सदन फाइनलमा पुगेको छ फाइनल खेल आउँदो शुक्रबार हुनेछ कार्यक्रम शिक्षक अभिभावक सङ्घका अध्यक्ष भविलाल गौतमको अध्यक्षता र शिक्षक कुलराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो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 माथि महँगाई कसले टिकट बनाइदिन्छ म त भो आउँदैनौ भन्दै किन नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कार्गो मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भ पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा आजै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइस त आइज आइज भित्रै आइज अँ आए ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि यही सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater kettle fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकुट खबरमा छोटो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला गण्डकी प्रदेश सरकारले बागलुङमा पैँसठी किलोमिटर सडक कालोपत्रीको काम थालेको छ बहुवर्षीय योजना अन्तर्गत गत आर्थिक वर्षमा सुरु भएर आगामी दुई वर्षभित्र काम सक्ने गरी सक्ने गरी सडक कालोपत्री गर्न थालिएको हो कुल पैँसठी दशमलव चार आठ किलोमिटर सडक उक्त अवधिमा कालोपत्रे हुनेछ पूर्वाधार कार्यालय बागलुङले विभिन्न पाँचवटा सडकको सम्झौता गरेर काम अघि बढाइसकेको छ बागलुङ गलकोटहरूबाट नगरपालिका काठीखोला बरेङका ताराखोला गाउँपालिकाका विभिन्न सडक योजनाहरू कालोपत्रे हुन थालेको कार्यालय प्रमुख सोभियत खड्काले बताउनुभयो सदरमुकाम बागलुङ बजारबाट स्थानीय तहका केन्द्र तथा अन्तर स्थानीय तह जोड्ने सडकको कालोपत्री सुरु भएको हो बागलुङ नगरपालिका चार फेन्दीदेखि मालिका कालीमाटी काटीखोला गाउँपालिकाको भीमपोखरा धम्जा तङराम लेखाने हुँदै बागलुङ नगरकै तित्याङ भकुण्डे भैरविस्थान जोड्ने सडक कालोपत्रीको काम भइरहेको छ दुई हजार छ्यात्तर असोज अठाइस गते सम्झौता भएको यो सडक कालोपत्रीको चौध किलोमिटर खण्डको काम सिंह काष्ठ माण्डव जेबीले गरिरहेको छ एक वर्षमा पाँच किलोमिटरको काम सक्ने लक्ष्य राखिएको यो सडकको भौतिक प्रगति सन्तानब्बे प्रतिशत रहेको कार्यालयले उल्लेख गरेको छ गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले चौन्न करोड कुल लागत अनुमान गरेको यो सडकको काम सत्ताइस करोड अडसठी लाख रुपियाँमा कम्पनीले ठेक्का पाएको थियो कोरोना महामारीले काममा प्रभाव पारे परेकाले समयमा ठकिने सम्भावना कम रहेको खड्काले बताउनुभयो यो सडक कालोपत्रेको काम दुई हजार अठहत्तर असो सत्ताइससम्म सकिसक्नु पर्दछ जैमिनी नगरपालिका एक कुस्मी सेरादेखि राङखाने हुँदै राम रामदुक हुँदै बरेङ शान्तिपुर सडक खण्डको खण्डमा कालोपत्रको काम चलिरहेको छ दुई हजार छ्यात्तर अठाइस गते सम्झौता भएको यो सडक कालोपत्रको दस किलोमिटर खण्डको काम शर्मा क्याराभान जेबीले गरिरहेको छ एक वर्षमा पाँच किलोमिटरको काम सक्ने लक्ष्य राखिएको सडकको भौतिक प्रगति अस्सी प्रतिशत रहेको छ हालसम्म सडकको काम चौबिस करोड पैँचालिस लाख रुपियाँमा कम्पनीले ठेक्का पाएको थियो यो सडक कालोपात्रको काम सक्ने सम्झौतामा दुई हजार अठहत्तर असोज सत्ताइस गतेसम्म सत्ताइससम्म सकिसक्नु उल्लेख गरिएको छ छिमेकी जिल्ला म्याग्दीको रुम जोड्ने गरी गलकुट नगरपालिकाको हरिचौरदेखि ताराखोला गाउँपालिकाको हिल र म्याग्दीको रुम सडकको मुख्य खण्ड स्तर उन्नतिको काम भइरहेको छ कालोपत्रीको योजना रहेको यो सडक पहिलो चा पहिलो चरणमा स्तरोन्नति काम भइरहेको कार्यालयले जनाएको छ दस दशमलव आठ नौ किलोमिटर सडक एप एपेक्स खड्का किसन कृष्ण कम्पनीले कामको जिम्मेवारी लिएको छ नब्बे प्रतिशत भौतिक प्रगति देखिएको यो योजना चौबिस करोडभन्दा धेरै रकमको हो जिल्लाको सुदूरपश्चिम भनेर चिनिने निसीबुजी क्षेत्रमा एउटा मात्र सडकको काम चलिरहेको छ ढुरपाटा नगरपालिकाको ढुवाडी गाडी खोला चामिदार छ्यान्टुङ हुँदै म्याग्दी जोड्ने दस दशमलव उनाचालिस किलोमिटर सडक कालोपत्रको काम चलेको हो गत वर्ष कार्तिकमा सम्झौता भएको यो सडक यो योजनाको समयावधि आउँदो कार्तिकमा सकिँदैछ श्रेष्ठ क्याराबान कम्पनीले पच्चिस करोडमा कामको जिम्मेवारी लिएको यो सडकमा भौतिक प्रगति नब्बे द नब्बे प्रतिशत रहेको छ जिल्ला सदरमुकामलाई दक्षिणका पालिकाहरूसँग जोड्ने मालडुङ्गा पाक्जा बलेवा बलेवा एयरपोर्ट कुचमिसेरा सडक कालोपत्रीको काम चलिरहेको छ प्यासिफिक कर्ण जेबीले निर्माणको जिम्मेवारी लिएको यो सडक कालोपात्रीको काम अन्तिम चरणमा छ दस किलोमिटर खण्डमा धमाधम काम भइरहेको छ गत आर्थिक वर्षमा सम्झौता भएका सडक मध्ये यो सडक समय अघि नै काम सक्ने पहिलो सडक बढ्नेछ उनातिस करोडमा निर्माणको सम्झौता गरेको कम्पनीले अन्ठानब्बे प्रतिशत भौतिक प्रगति देखाएको छ चैत्र लागेपछि कालोपत्री बिछाउने तयारीमा रहेको कम्पनीले चैतको अन्तिमसम्म सडक हस्तान्तरण गर्ने जनाएको छ ताराखोलाको केन्द्र जोड्ने गरी कालोपत्री योजना रहेको खरिखोला रु सर्पानी सर्पान्दी हुँदै गाउँपालिकाको केन्द्र जाने सडकको ठेक्का सम्झौता हुन सकेको छैन दस किलोमिटर सडकका लागि मन्त्रालयले सडचालिस करोड रुपियाँ बजेट विनियोजन गरेको छ टेन्डर प्रक्रिया चलिरहेकाले एक दुई महिनामा यो सडक कालोपत्र सुरु हुने कार्यालय प्रमुख खड्काले बताउनुभयो गण्डकी प्रदेश सरकारले पालिका मुकाम जोड्ने र रणनीतिक योजनामा समावेश गरेर सडकहरू कालोपत्री र यस्तो रणनीतिको काम गरिरहेको हो साढे तिन वर्षकी सृष्टि के थर्की हुन् भन्ने थाहा छैन स्वस्थ मनस्थितिकी आमा मिनाले जन्माएकोले उनीहरूको वास्तविक पहिचान अझै नखुलेको हो चार वर्ष अघि बागलुङ बजारमा अलपत्र अवस्थामा भेटिएकी मिना गर्भवती थिइन् यहाँको मानव सेवा आश्रमकी सञ्चालक सुनिरा सुमिरा लामाले उहाँले ल्याएर पालन पोषण गराउनु पर्यो गर्नुभयो ढलागिर अस्पतालमा सुत्केरी भएपछि जन्मेकी श्रेष्ठी अहिले अविवाहित सत्ताइस वर्षीय लामाको काखमा छिन् साढे तिन वर्ष पुगेकी श्रेष्ठले लामालाई नै आमा भनेर चिनिसकेकी छिन् आश्रममा अरू तीन बालिका र एक बालकसहित चार चालिसजना असहायले राखिएको छ आमाले दानमुठी उठाएर उनीहरूको पालन पोषण गरिरहेकी छिन् आश्रममा बस्ने बिनु कोपिला ओसा र सफल सँगै श्रेष्ठ खेल्छिन् भोक लागेपछि मम्मी भन्दै लामाको काखमा पुग्छिन् र आमासँगै रा, लामासँगै रात कताउँछिन् मिनाले बङ्गाली भाषा बोल्छिन् तर उनले घर कता हो भनेर बताउन सक्दिनन् सृष्टिले नेपाली भाषा प्रस्त बोल्न थालिसकेकी छिन् सबै बालबालिकाको लागि लामा एक्लै आमा हुन् जन्मदिने आमाहरू रूपमा बारे ज्ञान छैन आश्रममा बस्ने सबैले सबैले लामालाई नि अभिभावक मान्छन् उषा बिनु र कोपिलाको आमाको को हुन् कता छन् भन्ने थाहै छैन लामाले सबैलाई दैनिक खाने दिने बस्ने व्यवस्थापन गर्छिन् हेटौडामा रहेको आश्रमको शाखाको रूपमा चार वर्ष अघि बागलुङमा पनि खोलिएको थियो मानिस नजिक जाँदा भाग्ने भोड उठाउने नानीमै रात कटाउनेहरूलाई सफाई गरेर आश्रममा भित्याइ भित्र्याइएको हो जिल्लावासीले जन्मदिन संस्थामा साधारण सभा विद्यालयको वार्षिकोत्सव जस्ता पर्वमा दिने सामग्री खाद्यान्न जस्ता सहयोगले आश्रम सञ्चालन भइरहेको छ आश्रममा नियमित स्वास्थ्य उपचारका लागि लामाले पहल गर्छिन् लामाको घर पनि हेटौडा हो हेटौडा हो लामाका बाबु सुनित हेटौडामा अटो चलाउनुहुन्छ आमा विष्णु गिरेरी लामाले सामाजिक क्षेत्रमा सात वर्षदेखि क्रियाशील छिन् बाग्लुङ आउन अघि हेटौडामा खुलेको आश्रममा उहाँले काम गर्नुभएको थियो चार वर्ष अघि चाडपर्व समेत नभनी लामाले निरन्तर सेवा गरिरहनु भएको छ बागलुङमा आश्रम खोल्ने निर्णय भएपछि लामा बागलुङमै बस्नुभयो सडकमा अस्त अलपट अवस्थामा भेटिएका मानिसले जम्मा पारेर नुहाइदिने उपचार गर्ने र स्याहारमा अवस्था स्याहारमा उनी निरन्तर खटिन्छन् शरीरमा घाउचोट लागेकालाई उहाँले आफै उपचार गराएर सन्सो बनाउनु भयो आश्रममा आएपछि पन्ध्रजनाले आफ्नो आफन्त भेटेर पुनस्थापना पुनस्थापना भएका छन् केही आश्रममा मृत्यु समेत भयो मृत्युपछि दाह संस्कार गरिदिने काम लामाले अगुवाई गर्नुभएको छ तत्कालीन प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको अगुवाईमा जीर्ण घरलाई सफाई गरेर आश्रम स्थापना गराइएको हो प्रशासनले आश्रमले आश्रमले उक्त घरको भोगाधिकार दिलाएको छ परोपकारी काम भएकोले पाण्डेले आश्रम चलाउने सहमति दिएका छन् दिएका थिए यहाँका युवाहरूले पनि यो आश्रमलाई साथ दिएका छन् मनिष रायमजी शिव बोहरा हरि रुचाल सरिता गौतम लगायतका युवाले यो अभियानमा साथ दिएपछि लामा हौसिएर थप सेवा गरिरहनु भएको छ बालबालिका सहित अलपत्र मानिसले स्याहार गरे गरेको लामाले पारिश्रमिक भने लिएकी छैनन् रोजगारी पाउनको लागि होइन सेवाभावले काम गरेकी हुँ उहाँले भन्नुभयो यस्तो कामबाट पनि आफूले मलाई आत्मसन्तुष्टि मिलेको छ बरु एक वर्षदेखि आश्रममा नरपुरकी विपना केसीले साथ दिनुभएको हो उहाँहरूको सामाजिक सेवा देखेर हामीले पनि सक्दो सहयोग गरेका छौँ स्थानीय सरिता गौतमले भन्नुभयो युवाहरूले पनि खुसी भएर जन्मदिनको खर्च सहयोग गर्न थालेका छन् यिनी खबरसँगै साँझ सात बजेको गलकुट खबरका अन्तमा छ अन्तमा शीर्ष खबर पुन एकपटक गलकुटमा रहेका पानी घट्ट लोप हुँदै जनजागृति माध्यमिक विद्यालयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न बागलुङमा आगामी फागुन एघार गतेदेखि चौध गतेसम्म डेस्टिक सोल्डर बोर्ड शिविर बस्ने बागलुङमा दुई वर्षमा पैँसठी किलोमिटर सडक कालो पत्रे र बेसाहाराको सहारा बन्दै सुमिरा एनएपीविध खबरसँगै बिहान सात साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार